सिफारिस गर्ने बताए पनि हिजो बैठक बस्न सकेन संविधान सभा अध्यादेश थ्रेसहोल्ड समानुपातिक सिट संख्या दल दर्ताको लागि आवश्यक हस्ताक्षर संख्या उम्मेद्वारले बुझाउनुपर्ने सम्पत्ति विवरण लगायतका विषयमा दलहरूबीच विवाद रहेको छ सरकारले निर्वाचन अध्यादेशका विषयमा आज छलफल गर्ने भएको छ दलहरूबीच सहमति जुट्न ढिलाइ भएपछि सरकारले निर्वाचन अध्यादेशका विषयमा सरकारका तर्फबाट छलफल गर्न लागेको छ आज बस्ने मन्त्री परिषद बैठकमा दलहरूबाट आएका फरक फरक अडान र सरकारको धारणा समेटेर अध्यादेश राष्ट्रपतिकोमा पठाउने विषयमा छलफल हुनेछ मन्त्री परिषद बैठक अहिले केही बेरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंह दरबारमा बोलाइएको छ बैठकमा भोलि मनाउने गणतन्त्र दिवसका विषयमा पनि छलफल हुने मन्त्री परिषद कार्यालयले जनाएको छ नेकपा एमाले पार्टीले चलाएको चुनावी अभियान र नेताहरूको जिम्मेवारीका विषयमा आज छलफल हुँदैछ आज बस्ने स्थायी समितिको बैठकमा अहिले देशव्यापी चलाइरहेको अभियान संविधानसभा निर्वाचनबारे दलहरूबीचको छलफल र पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ एमाले सचिव युवराज गेवालीले केही केही सदस्यको जिम्मेवारी एमालेमा आउन चाहने नेताहरूलाई दिन सक्ने भूमिका लगायतका विषयमा छलफल हुनेछ बैठक बिहान एघार बजे पार्टी कार्य बल्खुमा बोलाइएको छ संविधान सभा विघटन भएको आज एक वर्ष पूरा भएको छ गत वर्षको जेठ चौध गते राति चार वर्ष कार्यकालको संविधान सभाले संविधान नै जारी नगरी विघटन भएको थियो दुई हजार चौसठी चैत्र अठाइस गते भएको पहिलो संविधान सभाको चुनावपछि दुई जेठ चौध गते बसेको पहिलो बैठकले दुई वर्षभित्र संविधान जारी गर्ने गरी कार्यकाल तोकेको थियो तर दलहरूबीच आपसमा सहमति नहुँदा दुई वर्ष कार्यकाल र थपिएको दुई वर्ष गरी चार वर्षमा पनि संविधान जारी हुन सकेन संविधान लोकसभाभित्र रहेका दलहरूका बीचमा राज्य पुनर्संरचना शासकीय स्वरूप लगायतका विषयमा सहमति जोड्न नसकेपछि विघटन हुन पुगेको थियो संविधान सभा विघटनपछि तत्कालीन बाबुराम सरकारले मङ्सिरमा चुनाव गर्ने भने पनि त्यस पनि दलहरू त्यसमा पनि दलहरूका बीचमा सहमति जोड्न सकेको थिएन राजनैतिक गतिरोध लम्बिरहेको बेला गत फागुन तीस गति राति चार दलबीच प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्री परिषदको अध्यक्ष बनाउन सहमति गरेका थिए सहमति अनुसार संविधान सभाको दोस्रो चुनाव मङ्सिर मशान्त सम्म गरिसक्ने तय भएको छ तर अहिलेसम्म दलहरूबीच सहमति नहुँदा सरकारले पनि चुनावको मिति घोषणा गर्न नसक्दा अहिले झनै अन्यल भएको छ विवादित विषयमा सहमति नजुटाएरै दलहरू फेरि संविधान सभाको चुनावमा जान लागेकाले पहिलाको जस्तो चुनावी परिणाम आयो भने फेरि पनि संविधान नबन्ने खतरा रहेको राजनैतिक विश्लेषकहरू बताउँछन् पहिलाको संविधान सभामा एकीकृत माओवादी पहिलो नेपाली कंग्रेस दोस्रो र नेकपा एमाले तेस्रो शक्तिको रूपमा रहेका थिए एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक पच्चिस गतिको लागि तय गरिएको छ केन्द्रीय सदस्यको मनोनयन जिम्मेवारी विभाजन लगायतका विषयमा छलफल गर्न पन्ध्र गतिको लागि बैठक बोलाइएको छ लगातार स्थगित हुँदै आएको बैठक लामो समयपछि पच्चिस गतिका लागि तय गरिएको हो एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको कार्यनीति संविधान सभाको चुनावका लागि बनाउने घोषणा पत्र नेताहरूको विभाजनका विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो उहाँले मालेबाट एकीकृत अवधिमा प्रवेश गरेका नेताहरूको जिम्मेवारी पहिलो प्राथमिकतामा रहेको बताउनुभयो केन्द्रीय समितिको बैठक बस्नुअघि पार्टी पदाधिकारीको बैठक बसेर केही मूलभूत विषयमा सहमति हुने र त्यसकै आधारमा केन्द्रीय समितिले निर्णय लिने सापकोटाको भनाइ छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत चेतोनको खैरनीमा गैराती दुईवटा ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् खैरनी दुई सिमलटाँडी नमुना पेट्रोल पम्प अगाडि बिग्रिएर मर्मत गर्दै गरेको नायख आठ छ सात दुई नम्बरको ट्रकलाई पूर्वबाट आउँदै गरेको ना सार्ख सात आठ नम्बरको ट्रकलाई राति साढे दस बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो दुर्घटनामा आठ छ सात दुई नम्बरको ट्रक मर्मत गरिरहेको अवस्थामा सोही ट्रकका सहचालक तनहु भिरकोट छ सिरकोटका वर्ष वर्ष बीसका केश बहादुर थापाको मृत्यु भएको हो भने चालक तनहु दमौलीका गणेश बहादुर थापा घाइते भएको इलाका प्रहरी कार्यालय खैरेनीका सहायक प्रहरी निरीक्षक ओमनाथ आचार्यले जानकारी दिनुभयो दुर्घटनामा सहचालकको घटनास्थलमा नै मृत्यु भएको थियो घाइते भएका चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरीको नियन्त्रण नियन्त्रणमा रहेको छ रौतहटको लमहा जंगलमा सोमबार राति ट्रक अनियन्त्रित भए दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको चन्द्रनिघापुर सड़क खण्ड अन्तर्गत लमहा जंगलमा गरूडाबाट स्प्रिट लिएर बाह्रतर्फ जाँदै गरेको ग एक एक दुई पाँच एक नम्बरको ट्रक दुर्घटना भएको थियो दुर्घटना भएको ट्रकमा अचानक आग लागि हुँदा जलेर भक्तपुर ताथली दुई घर भएका श्रीराम थापा र अर्का एक अशोक यादवको मृत्यु भएको इलाका प्रहरी कार्य चन्द्र निघापुरले जनाएको छ ट्रकमा लागेको आगो सदरमुकाम गौरबाट बोलाइएको वरुण सहायतामा नियन्त्रणमा लिएको थियो आगलागीबाट ट्रक जलेर पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ जलेर मृत्यु भएकाहरूको शबलाई जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्य रौतहटले जनाएको छ टायर पंचर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 बढ्दो राजनैतिक तनाव र साम्प्रदायिक हिंसाले बढोत्तरी पाइरहेको समयमा भएको यो आक्रमणले नागरिकहरू निकै त्रासित भएको एक अधिकारीले बताएका छन् यो वर्ष भएका निरन्तरका साम्प्रदायिक हिंसाले गत सन् दुई हजार छ र दुई हजार सातमा भएको साम्प्रदायिक हिंसालाई मात गरेको विश्लेषकहरूले बताएका छन् एक सैनिकको हत्या भएको हप्ता दिन नपुग्दै बेलायतको लन्डनमा पुनः एक युवकको हत्या भएको छ लन्डनको बोलबेसमा एक बीस वर्ष युवकको हत्या भएको हो दुई संदिग्ध अपराधीले रिग्वे नाम गरेका एक सैनिकको हत्या गरेको बोलबेसबाट करिब तीन सय मिटर नजिकको क्षेत्रमा ती युवकको हिजो साँझ हत्या भएको अधिकारीहरूले बताएका छन् उनलाई छोरी उनलाई पनि छुरी प्रहार गरी हत्या गरेको त्यहाँका मेट्रो पुलिस प्रमुखले बताएका छन् हत्यामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई गिरफ्तार गरेको भए पनि विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन अब खेल समाचार गोर्खा कप फुटबल प्रतियोगितामा आज समूह अन्तर्गतका दुई खेल हुँदैछन् काठमाडौँको दशरथ रङ्गशालामा दिउँसो दुई बजे सरस्वती युथ क्लब र झापाको मुनाल क्लब भेट्दैछन् अघिल्लो खेलमा हार बेहोरेको यी दुई टोली क्वार्टर फाइनल चरणमा प्रवेशको सम्भावना कायमै राख्न खेल जित्नै पर्ने दबावमा छन् अघिल्लो खेलमा सरस्वती मसिन्द्रसँग र मुनाल पुलिस क्लबसँग पराजित भएको थियो त्यस्तै दिउँसो चार बजे नेपाल पुलिस र मसिन्द्र बीच प्रतिस्पर्धा हुँदैछ अघिल्लो खेल जितेका दुवै टोली आजको खेल पनि जित्दै क्वार्टर फाइनल फाइनल प्रवेश सुनिश्चित गर्ने योजनामा छन् गोर्खा कपमा सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबले बोइज युनियनलाई र जावला खेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई हराएका थिए मन्त्री परिषदका अध्यक्ष रेग्मी र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड बीच छलफल सरकारले निर्वाचन अध्यादेशका विषयमा आज छलफल गर्ने नेकपा एमाले पार्टीले चलाएको चुनावी अभियान र नेताहरूको जिम्मेवारीका विषयमा आज छलफल हुँदै संविधान सभा विघटन भएको आज एक वर्ष पूरा इराकको राजधानी बगदादमा भएको भीषण बम हमलामा छैसठी जनाको मृत्यु एक सैनिकको हत्या भएको हप्ता दिन नपुग्दै बेलायतको लन्डनमा पुनः एक युवकको हत्या र गोर्खाको फुटबल प्रतियोगितामा समूह अन्तर्गत दुई खेल हुँदै सरस्वती झापा तथा नेपाल पुलिसका मसिन्द्र भिड्ने हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार अर्पण समाचारको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठकाले सञ्चारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर हिट्स मिडिया एडभर्टाइजिङ प्राली र modern computer and education centre प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ पन्ध्र गतिबाट चितवन तथा काठमाडौँका चर्चित सञ्चारकर्मीहरूको साथमा उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू modern computer and education centre Ratnanagar एक बकुलहर नगरपालिका गेटसँगै फोन शून्य छप्पन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्ज रत्नगर एक बकुलर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस refresh exact study centre Ratnanagar दुई टाढी फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय उन्नाइस आइएमई पर्सा शाखा मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न पैँतालिस दुई सय बाहन्न अभियान टेलिभिजन भरतपुर शून्य छप्पन्न पाँच पच्चिस एक सय चौरासी र एमुन मोबाइल हाउस बेन्द्रनगर फोन शून्य छप्पन्न पाँच बयासी आठ सय एक मोबाइल अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने easy slim tea eight diet लिप्रो मेटास्लिम चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप दस केजीसम्म मोटोपन बढाउने बिडिफी कपाल झर्न रोकी तुरन्त उमार्ने हेयरवेल